फर्केर त्यो बाटो नजाऊ न कलिए उसले त भान्ति मसानो छोरे माया त लाउँदिन रे फर्केर त्यो बाटो नजाऊ कान्छी उसले त भन्थे म सानो छु रे माया त लाउँदिन रे माया त लाउँदिन रे मन्दिरको देउता बिरानो लाग्छ किन हो मलाई कलिलो जो तिमीलाई दिन्छु नभनु कसैलाई मन्दिरको देउता बिरानो लाग्छ किन हो मलाई अलिलो जोवन तिमीलाई दिन्छु नभनु कसैलाई नभनु कसैलाई सिउरेको फुल ओइले र चैताको चैतको घामले हेर्दैमा माया नलाउनु रहेछ एक जलको हेर्नाले सिउरेको फुल ओइले र चैताको चैतको घामले कसैमा माया नलाउनु रहेछ एक जलको हेर्नाले एक जलको हेर्नाले एक जलको हेर्नाले एक जलको हेर्नाले एक जलको हेर्